नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा संविधान सभा चुनावमा एकीकृत नेकपा माओवादीले पहाड़का केही नेतालाई मधेस र मधेसका केही नेतालाई पहाड़बाट उम्मेद्वार बनाउने गृह कार्य गरेको छ पार्टी अध्यक्ष प्रचण्डले नौ चैतमा नै आफू मधेसबाट चुनाव लड्ने घोषणा गरेका थिए प्रचण्डले धनुषाको महेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले मधेसबाट चुनाव जितेर सम्पूर्ण मधेस जनताको मुक्तिका लागि संघर्ष गर्ने बताउनु भएको थियो प्रचण्ड धनुषा छ सिराहा पाँच या महोत्तरी चारमा लड्न खोजेका छन् अरू जिल्लाका कार्यकर्ताले पनि आफ्नो जिल्लामा आउने उहाँलाई आग्रह गरेको बताइएको छ उच्च स्तरीय राजनैतिक समिति र सन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउनको लागि पहल थाल्ने भएको छ संविधानसभा चुनाव सरकार गठन प्रक्रिया लगायतका विषयमा सन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका दलहरूलाई वार्तामा आउन मुख्य दलहरू सम्मिलित उच्च स्तरीय राजनैतिक समितिको हिजोको बैठकले आह्वान गरेको थियो यसका लागि संयोजकलाई जिम्मेवारी दिएको छ बैठकले तीन दिनभित्र सहमतिका लागि पहल गर्ने निर्णय पनि गरेको थियो निर्णयअनुसार संयोजक झलनाथ खनाले आजै पहल थाल्नुहुने भएको छ हिजोदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन राजधानीमा जारी छ महाधिवेशनमा आजको बन्द सत्र सुरु भएको छ आजको बन्द सत्रमा विधान सम्बन्धी कार्यपत्र जनजाति महिला दलित मधेसी सम्बन्धी कार्यपत्र प्रस्तुत हुने र त्यसपछि समूह विभाजन गरी कार्यपत्रमाथि छलफल गरिने प्रसार समितिका सहसंयोजक किरण गिरीले जानकारी दिनुभयो समूहगत छलफलपछि आएको निचोडलाई समावेश गरी कार्यपत्रहरू आजै पारित गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभएको छ हिजै साँझ सुरु भएको बन्द सत्रमा नेता डाक्टर प्रकाश चन्द्र लोहनीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलिदेखि निर्वाचन प्रक्रिया सुरु हुने कार्यक्रम छ विधानमा अध्यक्ष एक उपाध्यक्ष तीन महामन्त्री तीन सहायक महामन्त्री पाँच प्रवक्ता एक सहप्रवक्ता एकको कोषाध्यक्ष एक गरी एक सय सात सदस्य केन्द्रीय समितिको प्रस्ताव गरिएको छ महाधिवेशनमा देशभरका साढे बाइस सय प्रतिनिधिहरू सहभागी छन् नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन भोलि सकिनेछ कतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने सहमति बनेको छ निर्वाचन मिति घोषणा निर्वाचन क्षेत्र पुननिर्धारण आयोग नागरिकता वितरण शान्ति सुरक्षा लगायतका दस बुधे माग राखी आन्दोलनमा रहेको सद्भावना पार्टी र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ हिजोको वार्तामा आन्दोलन स्थगित गर्न सरकारले गरेको आग्रह स्वीकार गर्दै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पहिले सहमति हुनुपर्ने अडान राखेको थियो आफ्ना मागहरू पूरा गराउन दबावका लागि भन्दै विभिन्न चौबिस जिल्ला मञ्चमा बसेका पार्टीका कार्यकर्ताहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ निर्वाचन आयोगले मतदाता नामावलीमा नाम नाम भर्न छुटेको भए छिटो दर्ता गर्न आग्रह गरेको छ अहिले दर्ता भएको मतदाता नामावलीको आधारमा मात्र संविधानसभा चुनावमा उम्मेद्वार हुन र भोट हाल्न पाइने भएकाले छुटेकालाई नाम दर्ता गराउन आयोगले ध्यानकर्षण गराएको हो सबै जिल्लाका निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय इलाका प्रशासन कार्यालय र एकीकृत घुम्ती शिविर सेवा कार्यक्रम सञ्चालन भएको ठाउँमा नामावली दर्ता गर्ने काम भइरहेको छ आफूलाई पाइपर्ने ठाउँमा आफै उपस्थित भई नाम दर्ता गराउन दर्ता गरेको विवरणमा त्रुटि भएमा सच्याउन र अहिले फोटोसेटको मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले फेरि दर्ता नगर्न समेत आयोगले अनुरोध गरेको छ अहिलेसम्म झण्डै करोड पन्ध्र लाख जनाले फोटोसेटको मतदाता नामावलीमा नाम दर्ता गराइसकेको आयोगले जनाएको छ नागरिकता वितरण र नामावली संकलनको कामसँगै भएकाले मतदातामा उत्साह देखिएको आयुक्त दोलकबहादुर गुरुङले बताउनुभयो संसारबाट लोप्न लागेको घडियाल गोही नेपालमा पनि प्राकृतिक वातावरणमा घट्दो क्रममा रहेको भन्दै संरक्षण कर्मीहरूले चिन्ता व्यक्त गरेका छन् बर्दियाका कर्णाली र बबई तथा चितवनका नारायणी र राप्ती नदीमा मात्र पाइने घडियाल गोहीको संख्या घट्दै गएको हो तर चितवनमा खोलिएको गोही प्रजनन केन्द्रमा भने यसको संख्या बढेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ सफा पानीमा बस्ने ताजा माछा मात्र खाने भएकाले पनि घडियाल गोहीलाई वासस्थान र हाराको समेत कमी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले जानकारी जानकारी दिनुभयो नदी तटीय क्षेत्रमा घडियाले फूल पार्ने भएको कारण पनि मानिसले समेत फूल खाइदिने गरेका छन् नदीको पानी प्रदूषण भएको कारण पनि यसको वासस्थानमा समस्या आएको हो जेठसारमा प्रचलन हुँदा बच्चाहरू बाढीमा बग्ने समस्या पनि उत्तिकै रहेको छ घडियाल गई पाइने ठाउँको पानी पिउनको लागि योग्य मानिन्छ कुरानको अपमान गरेका रूपमा पाकिस्तान प्रशासित कश्मीरमा एकजना चिनिया नागरिकमाथि कुटपिट भएको छ कश्मीरमा बाँध निर्माणमा संलग्न ली नाम गरेका चिनिया नागरिकलाई स्थानीय केही व्यक्तिले भिडले स्थानीय केही व्यक्तिको भिडले ज्यान लिने उद्देश्यले आक्रमण गरेपछि सुरक्षात्मक हिरासतमा लिएको प्रहरीले जनाएको छ लीसँगको आपसी विवादको क्रममा सज्जात नामका स्थानीय डाक्टरहरूले कुरानको अपमान गरेको भन्दै स्थानीय बासिन्दालाई बोलाएर लीलाई कुटाएका थिए भिडको आक्रमणबाट ली बस्ने घर पर्खाल केही गाडीमा क्षति पुगेको छ घटनाको छानबिनका लागि स्थानीय प्रहरी अधिकारी राजनैतिक नेता स्थानीय धार्मिक नेता र पत्रकार सम्मिलित टोली गठन गरिएको छ प्रहरीघर छानबिन टोलीको प्रतिवेदन आएपछि मात्रै घटनाको उजुरी दर्ता गर्ने बताएको छ पाकिस्तानमा कुनै पनि विदेशी नागरिकलाई धर्म ग्रन्थको अपमान गरेको आरोप लगाएको यो पहिलोपल्ट भएको बेबिसीले जनाएको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदै पुराना सभा चार बजेपछि हुने पहिलो खेलमा छैटौँ स्थानमा रहेको किङ्स इलेभेन पन्जाबले शीर्ष स्थानको मुम्बई इन्डियन्सको सामना गर्नेछ पन्ध्र खेल खेलेको मुम्बईको बाइस अङ्क छ भने सम्मान खेल खेलेको पन्जाबको बाह्र अङ्क छ मुम्बई अन्तिम चारमा प्रवेश गरिसकेको छ भने पन्जाबको उपाधि होड सकिसकेको छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र पाँचौँ स्थानको रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ उपाधि होडका लागि आज बेङ्गलोरले चेन्नईलाई पराजित गर्नुपर्नेछ भने उसले हैदराबादको खेल खेल पनि कुर्नुपर्ने हुन्छ यदि हैदराबादले खेल हारेको खण्डमा उपाधि होडबाट बाहिरिनेछ पन्ध्र खेलबाट चेन्नईको बाइस अङ्क छ भने सम्मान खेल खेलेको बेङ्गलोरको सोह्र अङ्क छ यसअघि गैराती सम्पन्न खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई तेइस रनले पराजित गरेको छ हवस् त बिहान एघार बजे कर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि